आज नै सहमति गर्नुपर्ने बाध्यता रहेको पनि खरेलले बताउनुभयो उहाँका अनुसार सबै दलका आफआफ्नो अडान रहेकाले बीचको बाटोबाट सहमतिको प्रयास भइरहेको छ समितिमा रहेका दलमध्येबाट दुई दुईजनाका दलले गठन गरेको आठ सदस्यीय कार्यदललाई निर्वाचन अध्यादेशको अध्ययन गरेर समितिको अर्को बैठकमा सुझाव पेश गर्न भनिएको छ समितिको बैठक भोलि साँझ बस्ने तयारी छ दलहरूबीच संविधान सभाको सदस्य संख्या समानुपातिक चुनावतर्फ प्रस्तावित थ्रेस होल्ड फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने लगायतका विषयमा विवाद छ कार्यदलको बैठक दिउँसो एक बजे नयाँ बानेश्वरमा रहेको समितिको कार्यालयमा बस्ने तय भएको छ नारायणहिटी दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पूरा भएको छ विक्रमसम्म दुई हजार अन्ठाउन्न साल जेठ उन्नाइस गते राति दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए राजपरिवारका सदस्यहरूको पारिवारिक भेला भएको बेलामा भएको यो त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र अधिराज निराजन राजकुमारी श्रुति सहित दशनाको मृत्यु भएको भएको थियो घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज बाटे भएको ठहर गरे पनि यसलाई आम नेपालीले पत्याएका छैनन् नेपाली नागरिकले कहिले नबिर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो तत्पश्चात महत्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको सफलतासँगै ज्ञानेन्द्रको शासन भने पतन भयो र नेपाल दरबारबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ घटनाको बाह्र वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुँदा हत्या र पत्ता लगाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि उहाँले आफ्नो भनाइलाई कार्यान्वयनमा ल्याउन सक्नु भएको छैन दिपेन्द्रले आफ्नो प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिएको झोकमा नै विनाश गरेको भनिँदै आएको छ दरबार हत्याकाण्डको छानबिन गर्न समिति गठन गरे पनि गठित समितिले निकालेको प्रतिवेदनमा पनि दिपेन्द्रले हत्या गर्नुअघि पटक पटक देवयानीसँग मोबाइलमा कुराकानी गरेको उल्लेख गरेको छ हत्याकाण्ड अघि दिपेन्द्र रक्सी र लागु पदार्थको नशामा रहेको समेत प्रतिवेदनमा उल्लेख छ नसाके सुरुमा नसाके सुरुमा दिपेन्द्रले देवयानीसँग कुराकानी गरेको र देवयानीले पनि दिपेन्द्रको हालचाल बुझ्न दिपेन्द्र र सहयोगीहरूलाई फोन गरेको प्रतिवेदनमा उल्लेख छ यसले दिपेन्द्र र देवयानी बीच नजिकको सम्बन्ध रहेको अनुमान त गर्न सकिन्छ अमेरिकाको युएस पेसिफिक कमान्डले आयोजना गरेको छब्बीसौं annual international military operation and law कन्फरेन्समा भाग लिन सभामा भाग लिन नेपाली सेनाका बलाधिकृत रथी नेपाल भूषण चन्द थाइल्याण्ड जानु भएको छ थाइल्याण्डको बैंककमा आइतबारदेखि बिहिबारसम्म चल्ने सभामा नेपालको प्रतिनिधित्व गर्दै चन्द त्यसतर्फ जानु भएको हो बुद्ध जन्मस्थलको विश्वव्यापी प्रसार प्रसार गर्न भन्दै नेपाल आएका म्यानमारका पत्रकार कपिल वस्तुको तिलोराकोट पुगेका छन् भारतले अलिगढवामा धमाधम कृत्रिम कपिल वस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रसार गर्न थालेपछि त्यसबारेको भ्रम चिर्नको लागि नेपाल पर्यटन बोर्डले ती पत्रकारलाई नेपाल भ्रमणको व्यवस्था गरेको हो ती पत्रकारहरूले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचार प्रसार गर्ने बताएका छन् नेपालका बुद्ध स्थलहरू म्यानमारका जनताले महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा जागेको म्यानमार पत्रकार संघका कार्यकारी सदस्य बुन्नाले बताउनुभयो म्यानमारका वरिष्ठ पत्रकार सथानको नेतृत्वमा सातजनाको टोली आएको हो टोलीमा म्यानमारका साथै विश्वका केही मुलुकमा प्रसारण क्षेत्र रहेका छापा टेलिभिजन र फोटो पत्रकारिता क्षेत्रका पत्रकारहरू रहेका छन् टोलीले भगवान गौतम बुद्धका पिताको राजप्रसाद तथा बुद्धले उनातिस वर्षसम्म युवा अवस्था बिताएको ठाउँ तिलौराकोट र भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक राजधानी आउँदा प्रवचन दिएको नेग्रोधाराको अवलोकन गरेका छन् त्यस्तै उनीहरूले जन्मस्थल लुम्बिनी हवा र नेग्ली हवाको अशोक स्तम्भ पनि अवलोकन गरेका थिए बुद्धको जन्मस्थल नेपाली जनताको मुस्कान र प्राकृतिक मनोरम दृश्यले आफूलाई सधैँ नेपाल आउन उत्प्रेरित गर्ने वरिष्ठ पत्रकार थानले बताउनुभयो उहाँले धेरै म्यानमारी जनतालाई सिधै नेपाल ल्याउन आफैले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो भारतले नक्कली कपिल वस्तु निर्माण गरी जोडतोडले प्रचार प्रसार गरेको अवस्थामा म्यानमारका पत्रकारहरूको यो भ्रमणले त्यसलाई चिर्न केही मद्दत मिले अपेक्षा गरिएको छ चितवनको कुम्रोज गाविसलाई आज नमुना गोबर ग्यास गाउँ विकास समिति घोषणा गरिँदैछ वन तथा भू संरक्षण मन्त्री टेक बहादुर थापा घरतीको प्रमुख अतिथितामा नमुना गोबर ग्यास गाविस घोषणा गर्न लागि हो श्री माध्यमिक विद्यालय गवैमा घोषणा कार्यक्रम भइरहेको छ एक हजार सात सय पचास घरधुरी रहेको कुम्रोज गाविसमा अहिलेसम्म एक हजार तीन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण गरिएको बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिनुभयो बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य पनि चलिरहेको भूषालको भनाइ छ राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहको सक्रियता र बुढी राप्ती उपभोक्ता समिति कुमरोजको आयोजनामा नमुना गोबर ग्यास गाविस घोषणा गरिएको हो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघले आज देशभरका क्याम्पस अगाडि चक्काजाम गरेको छ नेवी संघले नौदेखि दस बजेसम्म चक्काजाम गरेको हो चक्काजामको कारण देशभरका क्याम्पस अगाडि सवारी आवागमन अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ बिहान चक्काजाम र दिउँसो जुलुसको कार्यक्रम भएको नेवी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो नेवी संघले फर्जी भर्नाबारे छानबिन गर्न र जेठ महिनाभित्र चुनाव घोषणा गर्न माग गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो भैरहवा भूमही सडक खण्ड अन्तर्गत नलप्रासीको हकुई आठ महुवा खोलाको पुलमा गैराती मोटरसाइकल ठोक्कदा एक प्रहरी जवानको मृत्यु भएको छ पोखरा नगरपालिकाबाट आफ्नो कार्यक्षेत्र भैरवा कारागार जाँदै गरेको रामग्राम छ पोखरा निवासी प्रहरी जवान ओमप्रकाश यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ लु पाँच चार पाँच सात शून्य नम्बरको मोटरसाइकलमा हुनुहुन्थ्यो सबको पोस्टमार्टमको लागि रूपन्देही प्रहरी भैरवा लगेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ माओवादीको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 कायदाको दोस्रो शाखाबाट उनीहरूलाई निर्देशन आएको बताएका छन् इराकी तथा विदेश अनुसन्धान एजेन्सीको सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको इराकी रक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद अल असोकारीले जनाएको बीबीसीले उल्लेख गरेको छ अमेरिकाको ओक्लाहोमा राज्यमा पुनः आएको टोनाडो आदिको कारण मृत्यु हुनेको संख्या नपुगेको छ आदिबाट प्रभावित कयौं मानिस घाइते भएका छन् मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् आदिबाट घाइते भएका एक सय चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको श्री भइरहेको जनाइएको छ आधीबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्ने प्रयास भइरहेको बताइएको छ आधी प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएकाले हराइरहेकाहरूको उद्धार कार्य भने जारी छ अमेरिकी मौसम विभागले टोर्नाडोको खतरा अझै बढ्न सक्ने चेतावनी दिएको छ भारी वर्षा र बाढीको कारण उद्धार कार्यमा कठिनाई भएको उद्धार कर्मीहरूले बताएका छन् दुई हप्ता अघिको आधीमा परि जनाले ज्यान गुमाएका थिए अब खेल समाचार गोर्खा कप फुटबलमा आज समूहका मछिन्द्र क्लब र झापाको मुनाल क्लब तथा नेपाल पुलिस क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुँदैछ मछिन्द्र र मुनालको खेल दुई बजे दस्तो रङ्गशालामा सुरु हुनेछ लगातार दुई खेल जित्दै मछिन्द्र क्लब यसअघि नै क्वार्टर फाइनलमा पुगिसकेको छ भने मुनाल क्लबको गणितीय सम्भावना मात्र कायम छ चार बजे सुरु हुने पुलिस र सरस्वतीको खेल भने क्वार्टर फाइनल पुग्नको लागि दुवै टोलीलाई महत्वपूर्ण छ यो खेलमा सरस्वतीलाई बराबरीमा रोके पनि पुलिस क्वार्टर फाइनलमा पुग्नेछ तर सरस्वतीलाई भने क्वार्टर फाइनलमा पुग्नको लागि पुलिसलाई हराउनै पर्ने बाध्यता छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन विषयमा सहमति खोज्न प्रमुख चारदलीय कार्यदलको बैठक आज बस्दै नारायणहेटी दरबार हत्याकाण्ड भएको आज बाह्र